परेलीमा न अङ्गालोमा राख परेलीमा न अङ्गालोमा राख खोसेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो मनभित्र साँची न आँखाभित्र अल्झाइ राख मनभित्र साँची न आँखाभित्र बचाइ राख रम्न न तिम्रै आँखामा बास बस्न देऊ तिम्रो हृदयको ढुकढुकीमा बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै थर्का मा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो परेलीमा लुकाइ राख अङ्गालोमा बाँधि राख परेलीमा लुकाइराख अङ्गालोमा बाँधिराख